सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन कहिले समतल सागर भइरहिदिन्छ कहिले छाल भै उर्लिदिन्छ सम्हाल्नै गाह्रो भोजन बहकिने मन बहकिने मन बहकीने मन बहकीने मन पनि यसरी दुखेर आउँछ यो मन पनि यसरी दुखेर आउँछ सहनै सक्दिनँ म त्यसरी दुखेर आउँछ यो मन पनि यसरी दुखेर आउँछ सहनै सक्दिनँ म त्यसरी दुखेर आउँछ याद बल्झिन्छ कहिले दर्किन्छन् आँसुहरू याद बल्झिन्छ कहिले दर्किन्छन् आँसुहरू त्यति बेला त झन् बेसरी दुखेर आउँछ त्यति बेला त झन् बेसरी दुखेर आउँछ सफल तिम्रो सफल तिम्रो त्यो जिन्दगीलाई सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ सफल रहोस् तिम्रो जिन्दगी बधाई छ तिमीलाई म त त्यस्तै थिएँ त्यस्तै भइरहेँ तर तिमी चाहिँ किन बदलियो होला भनेर जान्न मन लागेको थियो मलाई किन अलगियो होला सँगैको यात्राबाट भनेर बुझ्न मन लागेको थियो मलाई कति कुराहरू सोध्न मन लागेको थियो कति कुराहरू सुनाउन मन लागेको थियो तर तिमी बिचमा साँध लगाएर यति पर पुग्यौ कि अब डिल पारीको भूभागमा नजर मिल्काउन पनि वर्जित भइदियो मलाई त सोच्दैछु मान्छेको मन सधैँ कहाँ उस्तै हुँदो रहेछ र तर मैले बुझ्नै सकिनँ मान्छे फेरिएपछि ऊ भित्रको मन पनि फेरिन्छ कि भित्रको मन फेरिएपछि बाहिरको मान्छे पनि फेरिन्छ अह बुझ्नै सकिनँ मैले सानो छँदा बुवा आमाले दसैँमा किनिदिएको लुगा लगाउन पाउँदा कति धेरै खुसी लाग्थ्यो लुगा लगाउने बित्तिकै साथीहरूलाई देखाउन एकचोटि गाउँ चाहार नै पर्थ्यो तर दसैँ सकिन पाउँदा नपाउँदै त्यति नै रमाइलो लागिरहन्थेन त्यो लुगा लगाउँदा जति सुरुमा लागेको हुन्थ्यो त्यति बेला म सोच्थेँ सुरुमा लगाउँदा पो नयाँ भयो त लुगा भोलिपल्टबाट उस्तै नयाँ कहाँ रहेर त्यसैले पनि हिजोको जत्तिकै रमाइलो नलागेको होला यस्तै सोच्थेँ म तर आज बुझ्दैछु जुनसुकै कुरा पनि सुरुमा पाउँदा जत्तिकै पछि पनि महत्त्वपूर्ण नलाग्ने त मान्छेको स्वभाव पो रहेछ सायद त्यस्तै स्वभाव लागू भइदियो हाम्रो सम्बन्धमा पनि मैले देख्ने सपनाहरूको श्रृङ्खला कहिले अन्त्य भएन गाउँमा हुँदा तिमीलाई आफ्नो बनाउने सपना देखेँ त्यसैको लागि सहर पस्ने सपना देखेँ सहर आएँ र एक दिन सफल भई छाड्ने सपना देखेँ गल्ली गल्लीमा भौतारिएँ चोक चोकमा छटपटिएँ मान्छेका भिडहरूमा निस्सासिएर पनि हिँडिरहेँ आफूलाई पुरै ढाकिदिने धुलो धुवाँहरूमा अत्तालिएर पनि हिँडिरहेँ बस हिँडिरहेँ हिँडिरहेँ कहिले थकाइ लाग्थ्यो कहिले प्यास लाग्थ्यो भइगयो गाउँ फर्क्यौँ भन्ने पनि लाग्थ्यो त्यति बेला तर ठिक त्यति बेला तिम्रो आवाज कानमा ठोक्किन आइपुग्थ्यो कतैबाट तिमी थाक्नु हुँदैन अझै अघि बढ भन्थ्यौ तिमी अनि म फौजमा क्याप्टेनको आदेश पालना गर्ने सिपाही जस्तै जुरुक्क उठेर फेरि अघि बढ्थे खैकुन्नी कताबाट आउँथ्यो त्यो जोस भर्खरै लम्पसार परेको मान्छे दगुर्नु पो खोज्थेँ म मैले धेरै ढक्करहरू धेरै हन्डरहरू खाएँ बाबै यो सहरमा यहाँ बढी बडे माका महलहरू थिए तर मेरो बासको ठेगान थिएन ओत लाग्ने ठाउँ थिएन यहाँ हजारौँ मान्छेहरू थिए तर आफ्नो भन्ने कोही थिएन न कोही मेरो थियो न म कसैको थिएँ कति रातहरू मैले पार्टीमा सुतेर बिताएँ कति रातहरू मैले बास खोजेर बिताएँ कति दिनहरू भाग्दा भाग्दै बिताएँ कति दिनहरू थाक्दा थाक्दै बिताएँ मात्र तिमीलाई पाउने त्यो सपना बोकेर छिरेको थिएँ त्यही सपना पुरा गर्नको लागि सङ्घर्ष गरिरहे जीवन शर्माले गाउनु भएको समयसँग सम्झौता होइन सङ्घर्ष गर सङ्घर्ष आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष भन्ने गीत खुबै सुने त्यो बखत म चुनौती स्वीकार्दै अघि बढेँ ताकि तिमीलाई पाउने त्यो सपना थियो मसँग सोच्दै थिएँ फर्किन्छु चाँडै अनि आफ्नो बनाउँछु तिमीलाई सधैँ सधैँका लागि तर यो सपना सपनै भनेर टुङ्गिदियो जुन दिन सद्बिज छर्न यहाँ आइपुगेका रने काकाले सुनाए तिमीले अरू नै कसैलाई आफ्नो बनायो भन्ने हाँसेर जोडेको नाता रोएर टुङ्गिएछ एक फेर पुरानो अतीत सम्झेर टुङ्गिएछ हाँसेर जोडेको नाता रोएर टुङ्गिएछ एक फेर पुरानो अतीत सम्झेर टुङ्गिएछ मान्छे त हराइ गयो सँगैको यात्राबाट याद भने मनमै बसेर टुङ्गिएछ याद भने मनमै बसेर टुङ्गिएछ अधिकार मेरो केही छैन बा तिम्रो फेरि सुन्ने अधिकार मेरो केही छैन बा ढुकढुकी तिम्रो तेरी सुन में बेवारी लाश वह माँ बेवारी जिन्दगी त चलिरहन्छ भन्छन् यो चलाए पनि नचलाए पनि एउटा त्यस्तै खाले जिन्दगी छ मसँग पनि त्यो आफ्नो जस्तो पनि लाग्दैन मलाई अरू कसैको जस्तो पनि लाग्दैन अझ साँच्चै भन्ने हो भने त जिन्दगी जस्तो पनि लाग्दैन त्यो खुसीहरू अन्तै बन्धकी जस्तो जिन्दगी पनि छैन जिन्दगी जस्तो अह छैन जिन्दगी जिन्दगी जस्तो यो त मसान घाट जस्तो छ अरू पनि के के जस्तो छ के के तर जिन्दगी जस्तो चाहिँ फिटिक्कै छैन अचेल अबेरसम्म निधाउन सक्दिनँ म कारण तिम्रा यादहरू मेरो आँखैमा आएर युद्धको धावा बोल्छन् लगातार एकतर्फी हमला गरिरहन्छन् तिनीहरू म स्वतन्त्र प्रतिक्रिया बेगर चुपचाप चुपचाप बसिरहन्छु मात्रै थाहा छ अस्ति राति पनि त्यसरी नै अबेरसम्म बसेँ अनि सुत्न भनेर ओछ्यानमा पल्टिसकेको थिएँ एक्कासी मनमा अनौठो जिज्ञासाहरू ओहोर दोहोर गर्न थाल्यो अनि उठेर लेखिदिएँ कविता भनेर साँच्चै बाटोहरू कहाँबाट सुरु हुन्छन् होला अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला साँच्चै बाटोहरू कहाँबाट सुरु हुन्छन् होला अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला बाटो कुल्चेर हिँडिजाने बटुवाहरूलाई सधैँ सम्झिन्छ कि सम्झिन्न होला यसले बाटै बाटो हिँडी आउने पुराना यात्रीहरूलाई सधैँ ठम्म्याउँछ कि ठम्म्याउँदैन होला यसले कहिले दो बाटोहरूमा बाटोले बाटैसँग प्रेम गर्छ कि गर्दैन होला कहिले चौबाटोहरूमा बाटोले बाटैमाथि प्रेमिका थप्छ कि थप्दैन होला कहिलेकाहीँ आफ्नै मन आफैबाट हराए जस्तो बाटोबाट बाटाहरू हराउँछन् कि हराउँदैनन् होला बाटैमा हिँडेर कहाँ कहाँ पुगिदिन्छ मान्छे बाटैमा हिँडेर कहाँ कहाँ पुगिदिन्छ मान्छे बाटैमा टेकेर कहाँ कहाँबाट फर्किदिन्छ मान्छे बाटोको भने बाटोको भने कुनै गन्तव्य हुन्छ कि हुँदैन होला मान्छेको जस्तै फर्किने हतारो हुन्छ कि हुँदैन होला मान्छेलाई जस्तै कहिलेकाहीँ बाटो भुलेर मान्छे हराए जस्तो आफै भुलिएर अल्मलिन्छ कि अल्मलिँदैन होला बाटो साँच्चै मलाई सोध्न मन लागेको छ बाटोहरूसँगै बाटोहरू कहाँबाट सुरु हुन्छन् होला अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला हो मलाई जान्न मन लागेको छ मेरो अघि सधैँ तेर्सिरहने यी बाटोहरू तिमीसम्म पुग्छ कि पुग्दैन होला भनेर मलाई थाहा छैन तिमी कहाँ छेउ के गर्दैछौ कहिलेकाहीँ मलाई पनि सम्झिन्छौ कि सम्झिनौ अह केही थाहा छैन म सधैँ सोच्छु यता तिमीले जुन धरतीको एउटा कुना टेकेर बसेकी छेउ त्यही धरतीको एउटा चोक्टो टेकेर बसेको छु म पनि आखिर जहाँ भए पनि यही गोल भूगोलभित्र छु तिमी जुन आकाशको छानो ओढेर बसेकी छेउ त्यही आकाशको एउटा छानो एकातर्फ म पनि ओढेर बसेको छु फेरि पनि थाहा छैन मलाई तिमी कहाँ छेउ यता मलाई छोएर बहने हावाले मेरो कुरा पनि लगिदिने भए म एक भारी कुराहरूको गुन्टो कसेर तिमीसम्म पठाइदिन्थेँ यता मलाई रुझाउने गरी दर्किरहेको झरीले उता तिमीलाई पनि रुझाउँदा मनमा नै बात मार्न मिल्ने भए म कति धेरै बात मार्थेँ मनमा नै भुरामा हामी मगर मामाले खैनी सकिएर फ्याँकेको बट्टामा बिचमा पाल पारेर धागो बान्थ्यौँ दुबैतिर अनि ती दुईवटा बट्टामध्ये एउटा म लिन्थेँ अर्को तिमी लिन्थ्यौ दुवै एक अर्काबाट केही टाढा जान्थ्यौँ धागोले भ्याएसम्म अनि ती बट्टाहरू कानमा राख्थ्यौँ टेलिफोन जस्तो गरेर अनि हेलो भन्दै के के कुरा गरिरहन्थ्यौँ थाहा छैन त्यसरी फोनमा बोले जस्तो गर्दा पनि सुरुमा हलो भन्नुपर्छ भनेर हामीलाई कसले सिकायो तर त्यसरी अलि पर बसेर पनि के के कुरा गर्ने बानी चाहिँ हामी आफैले सिकेका थियौँ गोडा वर्ष दिन दिनअघि छ सर यहाँ आउँदा रहने काकाले भनेको थियो तिम्रो बारेमा अहिले त तिम्रो माइती खलक पनि सबै बसाइ सरेर देखे त्यो गाउँमा पनि पुगेकी छैनौ रे तिमी कस्तो आपत अब कहाँ कहाँ खोजौँ म तिमीलाई क कसलाई सोधौँ तिम्रो बारे मान्छेहरू भन्लान् कि अर्कैको भइसकेकी मान्छेलाई किन खोज्नु अनि खाटो बसिसकेको घाउ किन फेरि बल्झाउनु यस्तो पनि भन्लान् मान्छेहरू तर म तिमीलाई खोज्नेछु र पाउनेछु पनि तिमीलाई मलाई मेरो मानसपटलको तिम्रो चित्र मेटाउनु छ हिजो आफ्नै ठानेर सजाएको तिम्रो चित्र आज अर्कै भइसके कि तिमीलाई हेरेर मेटाउनु छ ताकि म अझै पनि तिमीलाई उसै गरी माया नगरिरहँ अब तिम्रा यादहरू पनि फिर्ता पठाउँ तिमीलाई नै औँला भाँचेर दिन गनेर बाँचेको छु औँला भाँचेर दिन गनेर बाँचेको छु तिमीलाई भेट्नेछु एक दिन भनेर बाँचेको छु औँला भाँचेर दिन गनेर बाँचेको छु तिमीलाई भेट्नेछु एक दिन भनेर बाँचेको छु अचेल साँच्चै मैले बुझ्नै सकेको छैन न सत् न सधैँ न पागल बनेर बाँचेको छु न सधैँ न पागल बनेर बाँचेको छु पराए हातले दिनेछ उपहार मेरो सिन्धु तिमीलाई पराए हातले दिनेछ सजी माला छ सफल तिम्रो त्यो जिन्दगीलाई सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ यो दुखीको मैले आफ्नो हाल बेहाल गरेको छु भट्टीमा कैयौँ रात बबाल गरेको छु मैले आफ्नो हाल बेहाल गरेको छु भट्टीमा कैयौँ रात बबाल गरेको छु मलाई चित्त बुझ्दो जवाफ चाहिएको छ छाडेर गयो किन यही सवाल गरेको छु छाडेर गयो किन यही सवाल गरेको छु कहिलेकाहीँ माया पनि क्षति बनेर आउँछ आफैलाई तोडी जाने दुर्गति बनेर आउँछ हो त्यति बेला सुन्नुहोस् बहकिने मन मलम बनेर आउँछ ओखती बनेर आउँछ खुसी थोरै आँसु धेरै पिर छ आज पनि पारी उषा वारी महावीर छ आज पनि तपाईँले मोबाइलमा रेकर्ड गरेर राख्न योग्य सम्झिनु भएको एउटा रेडियो कार्यक्रम बहकिनेमान कतै सँगै बाँचिरहनु भएको तपाईँ कतै अलग्गिएर बाँचिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा आकाश दर्किए जस्तै आँखा दर्किँदा कतै म भने सम्झनाहरूको घुम ओढेर एकैछिन तपाईँको मनको पिँढीमा ओत लाग्न आइपुगेँ सारथी उषा केसीसँगै अब एकैछिन भलाकुसारी हुनसक्छ मुक्तकमै पनि फेरि जुहारी हुनसक्छ अब एकैछिन भलाकुसारी हुनसक्छ मुक्तकमै पनि फेरि जुहारी हुनसक्छ बहकाएर तपाईँलाई जानु त पर्छ नै मैले बसुन्जेल साँच्चै त्यो मन आभारी हुनसक्छ बसुन्जेल साँच्चै त्यो मन आभारी हुनसक्छ सक्छ नमस्कार सुस्वागतम आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत रेडियो कार्यक्रम बहकिने मन तपाईँ सुनिरहनु भएको छ म छु तपाईँलाई बहकाउन आज पनि महावीर विश्वकर्मा अनि ट्याक्क सिसा पारिपट्टि हुनुहुन्छ उषा केसी देशभरिका नब्बेभन्दा बढी रेडियोहरूबाट एकैसाथ तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ कुन कुन रेडियोहरूबाट कार्यक्रम प्रसारण भइरहेको छ एकैछिनपछि म रेडियोहरूको नाम पनि दिन्छु छुटेको भए तपाईँले पछि मलाई जानकारी दिनुहुन्छ म थप्छु यति भन्छु प्रेम बोले रेडियो कार्यक्रम हो बहकिने मन प्रेमकै कुनै एउटा विषयलाई उठान गर्छौँ र त्यही विषयकै फेरि फेरिमा हामी रहने गर्छौँ साहित्यको मुक्तक विदालाई लिएर आएका हुन्छौँ मैले अघिल्लो श्रृङ्खलामा तपाईँको मुक्तक लिएर आएर पनि वाचन गरेको थिएन फरक विषयमा अघिल्लो श्रृङ्खला हामीले तयार गरेका थियौँ त्यसैले पनि त्यतिखेर थातिरहेको छवटा मुक्तक आज लिएर आएको छु झन्डै तिन सय पचासभन्दा बढी चार सयभन्दा पनि बढी हो क्यारे त्यति मुक्तकहरूबाट छवटा मात्रै छानेर यहाँ ल्याउनु वास्तवमै यो निकै गाह्रो काम हो त्यो गाह्रो काम गाह्रै ढङ्गले यहाँ लिएर आएको छु हेरौँ तपाईँ कतिले चित्त बुझाउनुहुन्छ कतिले गाली गर्नुहुन्छ कार्यक्रम हो बहकिने मन प्रेममा विशेष गरी केन्द्रित हुने गर्छौँ हामी जो आज पहिलोपटक सुनिरहनु भएको छ तपाईँहरूको लागि भनेको मैले आज पनि त्यस्तै एउटा विषयको साथमा आएका छौँ तर त्योभन्दा अगाडि तपाईँलाई भन्छौँ शून्य एक बाहन्न साठी सात सय बयासी यो नम्बर तपाईँले डायल गरेर आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउनका लागि अनि आउनुहुने साथीले आज हामीले उठाउने विषयमा आफ्नो विचार राख्नुपर्ने हुन्छ त्यसपछि मुक्तक भन्नुपर्ने हुन्छ तपाईँले मुक्तक भनेपछि नियममा रहेको भन्न त मैले नपर्ने हो तैपनि धेरै कतिपय साथीहरू चाहिँ नियम बाहिरको सिर्जना लिएर आउनुहुन्छ त्यसैले मुक्तक नै लिएर आइदिनु होला शून्य एक बाहन्न साठी सात सय बयासी यो हो हाम्रो स्टुडियोको नम्बर चाहिँ पछिल्लो समय प्रेममा देखेका उल्झनहरूकै विषयमा हामी विशेष गरी कार्यक्रम बहखिने मनमा कुरा गर्छौँ निकै नै आदर्श ठानिएको प्रेम सम्बन्ध अनायासै चुँडिदिन्छ आफूले मुटुभित्र राखेको मान्छे थाहै नपाए अरू नै कसैको भइसक्छ जसको लागि धन कमाएर ल्याउँछु भन्दै विदेशिएको हुन्छ आफू नफर्किँदै उसले अरूसँगै प्रेम विवाह गरिसकेको हुन्छ जसलाई कुरेर बस्यो ऊ फर्केला फर्केर आउला अनि मलाई आफ्नो बनाउला भनेर उसले उतैतिर अर्कैसँग सम्बन्ध अघि बढाइसकेको हुन्छ हो यसै गरी टुङ्गिरहेका छन् हिजो आजका अधिकांश प्रेम सम्बन्ध जब सम्बन्ध टुङ्गिन्छ अनि हामी थाहा समेत पाउँदैनौँ के कारणले उसले मलाई छोड्यो भनेर यो प्रश्नको जवाफ जति खोजे नै नभेटेपछि बरु खोज्नै छाडिदिन्छौँ हामी तर आज म यही प्रश्नको जवाफ खोज्न आँट्दैछु तपाईँबाट आखिर के कारणले छुट्टिन्छन् त प्रेम सम्बन्ध भइरहेको सुमधुर ढङ्गले अघि बढिरहेको त्यो सम्बन्धमा के कुराहरू बाधाको रूपमा आउँछन् र त्यो सम्बन्ध छोड्छ यो विषयमा आज हामी कुरा गर्छौँ आखिर के कारणले छुटिन्छन् त प्रेम सम्बन्ध शून्य एक बाहन्न साठी सात सय बयासी यो नम्बर खुला गरेका छौँ कोही साथीहरू फोन सम्पर्कमा कोही साथी हुनुहुन्छ हेलो हेलो लो मैले तपाईँको आवाज नै सुनेन कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो आवाज आएन तपाईँको शून्य एक बाहन्न साठी सात सय बयासी यो नम्बर खुला गरेका छौँ रुने अनि हाँस्ने मलाई पलपल गरायो कहिले आँधे कहिले होरी हलचल गरायो सुगम श्यामसुद जीसी मैदान पाँच अर्घा खाँची हाल बुटोल डुपन्धेमा हुनुहुने मित्रको यो मुक्तक साताको छ उत्कृष्ट मुक्तक अन्तर्गतको पहिलो रुने अनि हाँस्ने मलाई पलपल गरायो कहिले आँधी कहिले होरी हलचल गरायो मुटुबाट गरिन्छ माया हृदयघात पो हुनुपर्ने तर मलाई यही मायाले पागल गरायो तर मलाई यही मायाले पागल गरायो अर्को पनि मुक्तक म भाषण गर्छु समीप शिशिर सहयात्री गजी हडा एक कपिल वस्तुका मित्रको मुक्तक हो यो कि नगएरै हो यतातिर ध्यान किन हो या असफल भएरै हो विज्ञान किन हो हरेक रोगको औषधि पत्ता लाग्यो फेरि छैन कतै दिल दुखेको निदान किन हो छैन कतै दिल दुखेको निदान किन हो समीप सुशीरको यो मुक्तक मैले भाषण गरेँ आखिर के कारणले छुटिन्छन् त प्रेम सम्बन्ध यो विषयमा हामी कुरा गरौँ शून्य एक बाहन्न साठी सात सय बयासी यो नम्बर खोलेका छौँ प्रेम सम्बन्ध जसरी सुरु हुन्छ र त्यो अगाडि बढ्दै जान्छ हरेक कुराहरू सुरुमा पाउँदा जति मूल्यवान लाग्छ हामीलाई क्रमशः क्रमशः त्यसको मूल्यमा रास आए जस्तो लाग्न थाल्छ अर्थशास्त्रमा सीमान्त उपयोगिता रास नियम भनेर हामीले पढेका छौँ म मुख्य गरी आज तिनवटा कुरामा जोड दिन्छु कि यी कुराहरूले गर्दाखेरि चाहिँ अधिकांश प्रेम सम्बन्ध छुट्टिने गरेका छन् भनेर त्यो पहिलो प्रेम पहिलो कारण भनेको प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि त्यो सम्बन्धको बिचमा आकर्षणताले एउटा ठाउँ लिन खोज्छ आकर्षणता त्यो पछिल्लो समय हामीले अधिकांश देख्ने गरेका छौँ कि मेरो प्रेमी मेरो प्रेमिका ऊभन्दा राम्रो छ या ऊभन्दा राम्री छ या नराम्री छ या नराम्रो छ भनेर हामी त्यो तुलना तुलना गर्न थाल्छौँ आकर्षणतामा त्यसले सिधा सम्बन्ध सौन्दर्यसँग राख्न खोज्छ त्यो प्रेमले म धेरै आदर्श प्रेमको कुरा गरिरहेको छैन मैले पछिल्लो समय भइरहेका गतिविधिहरूको लाई निहालेर विशेष गरी यो कुरा गरिरहेको छु कि त्यो प्रेमले आकर्षण त खोज्छ अर्को जिन्दगीमा कोही आफूलाई मन पराउने मान्छे कोही झुल्कियो या आफूले अरू कसैलाई मन पराउन थाल्यो भने त्यो व्यक्तिहरू बिचको तुलना गर्न थाल्छ ऊ योभन्दा अझ राम्रो अहिलेकोसँग भन्दा उसँग यस्तो राम्रो गुण छ या ऊ हेर्दा राम्रो देखिन्छ यो आकर्षणताले गर्दाखेरि कतिपय प्रेमहरू यहाँनिर टुङ्गिन्छन् जस्तै कतिपयलाई हामीलाई तनाव हुन्छ कतिपय अब म मोटो भएँ त्यसैले उसले मलाई मन नपराउने पो हो कि या ऊ ऊ भन्दा मोटो भयो या ऊ ऊ भन्दा नराम्रो भयो हुन त सौन्दर्य भन्ने कुरोको एउटा ठेट परिभाषा नै छैन हामी जेलाई सर्वमान्य परिभाषा भनेर मानिरहेका हुन्छौँ त्यो हुँदैन जस्तै भनौँ हामी जसरी जुन सुन्दर मान्छे भन्छौँ हामी गोरो मान्छे सुन्दर भन्छौँ अधिकांश हामी नेपालको कुरा गर्दाखेरि चाहिँ यदि गोरो मान्छे सुन्दर हुने हो भने त त्यो अफ्रिकामा पनि उही सुन्दर हुनुपर्ने त्यो मान्छे किन त्यहाँ सुन्दर हुँदैन त त्यहाँ सुन्दर हुन अर्कै कुरा चाहिन्छ त्यहाँ त्यसैले सौन्दर्यता भन्ने कुरो यो विश्व मान्य सर्वमान्य परिभाषा होइन तर पनि सौन्दर्यतासँग जोडिन्छ आकर्षणता भन्ने कुरो हाम्रै परिवेशलाई हेर्दा जतिखेर आकर्षणता गुमेको महसुस गर्छ आफूसँग भएको व्यक्तिमा त्यतिखेर पनि अधिकांश सम्बन्धहरू चाहिँ टुङ्गिने गरेका छन् कोही हुनुहुन्छ फोन सम्पर्कमा म उहाँसँग कुरा गर्छु पहिला हेलो हेलो सुन्नु भएको छैन क्यारे एक्लै बोलिरहनु भएको छ हेलो हेलो हजुर सुन्नु भएको छ बल्ल ढुक्क भएँ लामो सास फेरि डर लागिरहेको थियो मलाई आज के भयो भनेर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ गीता गुरुङ भन्नुभयो शङ्खुवा सभा कुन ठाउँ गीताजी तपाईँको गीताजी तपाईँलाई म आजको विषयमै लगिहाल्छु आखिर के कारणले छुट्टिन्छन् त प्रेम सम्बन्ध प्रेम सम्बन्ध त्यस्तै होला अब कस्तो लाग्छ भने मेरो विचारमा चाहिँ एकअर्काको मनमा केही शङ्खाहरू लागेर नै होला शङ्खाहरू उपशङ्खाहरू भएर नै होला जस्तो लाग्छ शङ्का उपशङ्खाहरू भएर नै हुन्छ तपाईँको मुक्तक सुरु गर्नुहोस् अब हुन्छ दाइ मैले हुन्छ कि हुँदैन तपाईँले गरिदिनु न दाइ हजुर ए मुक्तक म सुरु गर्छु सुरु गर्नु सुरु नियमभित्र छ कि छैन तर मलाई म फर्स्ट सिटी गरे गर्दैछु बकिने मनलाई बकाउने धेरै हुन्छ बकिने मनलाई बकाउने धेरै हुन्छ लैमा हेर्दा धोका दिने धेरै हुन्छ तिम्रो र मेरो मायामा दया गर्ने धेरै छ तिमी तिमी मेरो साथमा नमस्कार छुट्टिन्छ नमस्कार तपाईँको मुक्तक नियममा रहेन है म सधैँ सधैँ त्यही कुरा दोहोऱ्याउँछु तपाईँ कतिले त गाली पनि गर्नुहुन्छ होला कति धेरै लगाव भएर कार्यक्रममा फोन गर्नुहुन्छ तर फोन बिचैमा काटिदिन्छु म कारण सुनेर पनि बहकिन सकिन्छ भन्ने नै हो र साहित्यको मुक्तको विधालाई चाहिँ अझ बढी अगाडि लिएर जाउँ जसको कारण नियममै रहे रहेर मुक्तक लेख्ने साथीहरू मात्रै आउनुहोस् फोन सम्पर्कमा भन्ने नै हो यदि तपाईँ लेख्न सिक्दै हुनुहुन्छ भने पहिला लेख्न सिक्नुहोला हामीले धेरै पटक कार्यक्रममा पनि भनिसकेका छौँ यसरी लेख्ने हो मुक्तक भनेर चाहिँ त्यसबाट पनि तपाईँले सिक्नुपर्ने हो या अरू साथीहरूसँग सिक्न सक्नुहुन्छ कार्यक्रममा वाचन भएका मुक्तकहरूबाट पनि सक्नुहुन्छ सिक्नलाई शून्य एक बाहन्न साठी सात सय बयासी यो नम्बर खुला गरेका छौँ आखिर के कारणले छुट्टिन्छ त प्रेम सम्बन्ध यो विषयमा तपाईँको विचार र मुक्तकसहित आउनुहुन म अनुरोध गर्दछु जुन दिन गुलाबको फुल दिएकी थियो तिम्रै हुन्छु भन्ने कबुल दिएकी थियो वाइबिजिएम सल्यानका मित्रको यो मुक्तक जुन दिन गुलाबको फुल दिएकी थियो तिम्रै हुन्छु भन्ने कबुल दिएकी थियो हो म त्यही उपहारको कुरा गर्दैछु हो म त्यही उपहारको कुरा गर्दैछु नयनभरि आँसुको मूल दिएकी थियो नयनभरि आँसुको मूल दिएकी थियो अर्को मुक्तक पनि वाचन गर्छु जाने बेला कागजको पाना दिएकी थिए सहित भट्टीको ठेगाना दिएकी थिए जाने बेला कागजको पाना दिएकी थिए नक्सासहित भट्टीको ठेगाना दिएकी थिए स्वीकारेर सहर्ष पछ्याउँदैछु त्यही बाटो जिउने आधार मदिरा बहाना दिएकी थिए जिउने आधार मदिरा बहाना दिएकी थिए थापा अभिषेक सिन्धुलीका मित्रको यो मुक्तक मैले भाषण गरेँ कार्यक्रम बहकिने मन तपाईँ सुनिरहनु भएको छ म छु तपाईँलाई बहकाउने प्रयत्नमा महावीर विश्वकर्मा कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ रुकुमदेखि नारायण ओली ए नारायणजी म तपाईँलाई सिधै विषयमा नै प्रवेश गराउँछु आखिर के कारणले छुट्टिन्छन् त प्रेम सम्बन्ध हजुर आखिर के कारणले छुट्टिन्छन् होला प्रेम सम्बन्धहरू प्रेम सम्बन्ध वास्तवमा प्रेम र प्रेमिकाको बिचमा सम्बन्ध छुट्छ किन भन्नु भएन त्यही भने अनि किन छुट्छ भने त्यहाँ दुवैजनामा ऊ मतभेद हुन्छ माया पिरोतीको बारेमा धेरै मतभेदहरू हुन्छ ती मतभेदहरूले वास्तवमा अन्त्यमा एउटा टुङ्गो लगाउन नसकेर टुट्छ र माया पनि खास त्यो माया नै हो र कति कसले कति माया गर्छ भन्ने पत्ता लाउन नसकेर टुट्छ जस्तो लाग्छ मलाई मतभेदको कुरा गर्नुभयो हुन्छ तपाईँको मुक्तक सुरु गर्नुहोस् अब हजुर अधेरीमा तिमी आयौ र अधेरीमा तिमी आयौ र रुए छोडी जाने पिरोती लायौ र रुए अधेरीमा तिमी आयौ र रुए छोडी जाने पिरोती लायौ र रुए देउता सोचे निष्ठुरी ढुङ्गाको हाली हानेर गयौ अधेरीमा तिमी आएर रुए छोडी जाने पिरोती लायौ र रुए देउता सोचे निष्ठुरी ढुङ्गाको आली हानेर गयो विगतका फोन पत्र बाद अनि तिम्रो याद सम्झेर रुए विगतका फोन पत्र बाद अनि तिम्रो साथ सम्झेर रुए यो कस्तो अचम्मको रीति बोकेर यो कस्तो अचम्मको रीति बोकेर हामी बाँचेका छौँ फगत नीति बोकेर यो कस्तो अचम्मको रीति बोकेर हामी बाँचेका छौँ फगत रित नीति बोकेर पिरती लाएर पनि रुनुपर्छ किन गरुङ्गो भारीको व्यथिति बोकेर गरुङ्गो भारीको व्यथिति बोकेर नमस्कार छुटिन्छौँ रुकुमबाट आउनुभएको थियो आखिर के कारणले छुट्टिन्छ त प्रेम सम्बन्ध भन्ने विषयमा कुरा गरिरहेका छौँ हामी म अघि भन्दै थिएँ प्रेम सम्बन्धले केही अघि बढेपछि आकर्षणता खोज्छ र त्यहाँनिर चुकियो भने त्यो एउटा कारण बन्न सक्छ प्रेम सम्बन्ध छुट्टिने त्यस्तै अर्को कारण भनेको प्रेम सम्बन्ध अगाडि बढिरहँदा त्यसले सहज जिन्दगी खोज्छ उसँग मैले विवाह गरे गरेपछि अधिकांश व्यक्तिहरू प्रेमको अन्तिम भनेको या प्रेम पुग्नुपर्ने ठाउँ भनेको विवाह भनेर लिन्छन् र त्यसैले पनि मैले यसो भन्दै गरेको कि उसँग विवाह गरिसकेपछि त्यो जिन्दगी कति सहज ढङ्गले बित्छ भनेर सोच्छन् कतिपय व्यक्तिहरू त्यो सहज ढङ्गले बिताउनको लागि आवश्यक पर्ने भनेको जस्तै एक आपसबिचको भावनाहरू मिल्छ कि मिल्दैन त्यो भावनात्मक रूपमा कतिको नजिक छौँ हामी एकअर्का बिचमा एउटाले अर्कोलाई विश्वास गर्ने त्यो आनी बानी कस्तो छ शङ्काको आनी बानी कस्तो छ भन्ने कुराहरू हो सहज जिन्दगी बित्छ कि बित्दैन उसँग र यसमा सबैभन्दा महत्त्व अझ अर्को एउटा कुरा कि आर्थिक रूपले पनि यसमा केही न केही भूमिका खेलिरहेकै हुन्छ हामी प्रेममा सबै कुरा स्वीकार्य हुन्छ भनेर जति नै भने पनि जब त्यो प्रेमले विवाहको रूप धारण गर्नुपर्ने बेला आउँछ त्यस्तो निर्णय लिनुपर्ने बेला त्यतिखेर सहज जिन्दगी हुन्छ कि हुँदैन भनेर सोच्छन् साधारण अधिकांश मान्छेहरू र त्यतिखेर आर्थिक पाटो पनि एउटा अर्थपूर्ण भएर आउँछ त्यो पनि एउटा कारक तत्त्व भएर आइदिन्छ यही कारणले गर्दाखेरि पनि कतिपय प्रेम सम्बन्ध त्योभन्दा अगाडि बढ्न सक्दैनन् र बाटो अलग्याउनु पर्ने अवस्थामा पुग्छन् कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो हजुर हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म हुम्लाको मान्छे कलङ्कीबाट भीमबहादुर फडेरा विजय अपरिचित ए भीमबहादुरजी कतै कतै नाम सुने जस्तो लाग्छ हुम्ला हजुर पहिला चाहिँ म एकचोटि उत्कृष्ट पनि भएको थिएँ दुई तिन धेरैचोटि भएको थियो ए हजुर भीमबहादुरजी धेरै पछि आउनुभयो है हजुर एउटा छ नि के एउटा नेपाली कथन जस्तो छ नि हजुर घुम्दै फिर्दै ठार भने जस्तो कि होइन खुसी लाग्यो मलाई भीमजी भीमजी आखिर के कारणले छुट्टिन्छ नि त प्रेम सम्बन्ध अब एउटा कुरा त मान्छेहरू हतारिन्छ कि पहिला त्रिम गन एकदम हतारिन्छ अनि पछि कुरो बुझ्दै जाँदाखेरि अब कुनै कुरा मनमुटाव हुनसक्छ अनि टाढा भयो भनेपछि किन उसले बिर्सँदै जान्छ भन्ने कुरा त्यति मान्छे अलिक टाढा हुन्छ नि यादहरू धमिलिँदै जाँदो रहेछन् कि जति टाढा हुन्छन् उति याद धमिलिँदै जान्छ है अनि फेरि अब उसले अर्को नयाँ भेटाउन सक्छ यता अनि उता मन भुल्न सक्छ अनि मन भुल्दै जाँदाखेरि उसले अर्कोलाई पनि भुलेर चाहिँ प्रेम सम्बन्धहरू यसरी छुटेको न तपाईँले भने जस्तै एउटा इकोनोमिक पार्टोले पनि अर्को रोल खेल्छ धेरै कुराहरू यो मन भन्ने चिज यति यति कमजोर भइदिन्छ जतिखेर जस्तो निर्णय पनि गरिदिन सक्छ यसले जतिखेर कठोर बनिदिन पनि सक्छ फेरि हुन्छ भेमजी तपाईँको मुक्तक सुरु गर्नु अब ल मैले सुरु गरेँ है तिमी न साथमा भगवान् छ न तिमी न साथमा भगवान् छ जिन्दगीभरि नै पीडाहरू विद्यमान छ न तिमी न साथमा भगवान् छ जीवन नै पीडाहरू विद्यमान छ अरे अरे भाग्यमानी त त होस् रामी न तिमी न साथमा भगवान् छ जीवन नै पीडाहरू विद्यमान छ अरे अरे भाग्यमानी त त होस् रामी लङ्का जलाइदिने हनुमान छ न तिमी न साथमा भगवान् छ जीवनभरि नै पीडाहरू विद्यमान छ हस् यदि जीवनभरि नै चोक चोकमा दोकान हुन्छ भन्छन् जीवनभरि नै चोक चोकमा दोकान हुन्छ भन्छन् कति दोकानमा त भरिपूर्ण सामान हुन्छ भन्छन् जीवनभरि नै चोक चोकमा दोकान हुन्छ भन्छन् कति दोकानमा त भरिपूर्ण सामान हुन्छ भन्छन् रामायण र महाभारत मञ्चित हुन्छ आज पनि रामायण र महाभारत मञ्चित हुन्छ आज पनि भन्छन् ढुङ्गामा पनि भगवान् हुन्छ भन्छन् भन्छन् ढुङ्गामा पनि भगवान् हुन्छ भन्छन् नमस्कार छुट्टिन्छौँ पिएमजी आउनुभएको थियो गइसक्नु भएको छ अब चाहिँ तपाईँहरूसँग कुराकानी गर्न भ्याउँदैनौँ होला दुईवटा मुक्तक पनि वाचन गर्नु छ र मैले अघिल्लो सप्ताह अघिल्लो साता नलिएको रेडियोहरूको नामले देखेर म सर सर्ती लिन्छु तपाईँ काठमाडौँमा रेडियो उपत्यका र रेडियो बागमतीबाट सुनिरहनु भएको छ नुवाकोटमा रेडियो नुवाकोटबाट धादिङमा रेडियो बिहानीबाट र रेडियो राजमार्ग चितवनमा radio Madi radio Dhruvatara radio Arpan मकवानपुरमा रेडियो मकवानपुर रेडियो निकास नवलपरासीमा रेडियो पनासी रेडियो मध्यबिन्दु रूपन्देहीमा रेडियो जागरण र रेडियो देवदह सोलुखुम्बुमा शिखर एफएम कैलालीमा रेडियो डौना बेबरी फुलबारी एफएम र टिकापुर एफएम प्युठानमा रेडियो माण्डवी र रेडियो प्युठान बाँकीमा रेडियो कृष्णसार सर्लाहीमा रेडियो एकता दाङमा radio Gantantra radio Prakriti FM radio Jharna FM radio Naya Yug र रेडियो हाम्रो पहुँच धनगढीमा रेडियो सुदूर सन्देश पाल्पामा रेडियो रामपुर कञ्चनपुरमा रेडियो महाकाली रुकुममा रेडियो सानी भेरी र रेडियो उत्तर गङ्गा रोल्पामा रेडियो रोल्पा डोटीमा रेडियो त्रिवेणी अछाममा रेडियो रामारोसन सुर्खेतमा रेडियो सुर्खेत एफएम कपिल वस्तुमा रेडियो समानता भोइस एफएम र रेडियो परिवर्तन बर्दियामा रेडियो गुरुबाबा शङ्खसभामा खाँदबारी एफएम सल्यानमा radio Sharada radio Kapurkot रामेछापमा हजुरको रेडियो उदयपुरमा रेडियो उदयपुर महोत्तरीमा रेडियो सुनगाभा अर्घाखाँचीमा रेडियो अर्घाखाँची रेडियो देउराली र रेडियो सूर्योदय कास्कीमा रेडियो लेखनाथ गुल्मीमा रेडियो पुष्पाञ्जली गोर्खामा रेडियो मनोकामना बैतडीमा रेडियो निङ्ला सैनी र डडेलधुरामा रेडियो अमरगढीबाट पनि तपाईँले कार्यक्रम सुनिरहनु भएको छ मैले यतिखेर कुनै रेडियोको नाम छुट्याएको भए तपाईँहरूले मलाई जानकारी दिन सक्नुहुन्छ जो यतिखेर प्रविधि कक्षमा बसिरहनु भएका साथीहरू हुनुहुन्छ विभिन्न रेडियोको उहाँहरूले म कहाँ जानकारी दिने एकैछिनमा भन्छु यतिखेर चाहिँ साधक छ उत्कृष्ट मुक्तक अन्तर्गतको दुईवटा अन्त्य मुक्तक मैले यहाँनिर भाषण गर्नुपर्छ अलिकति यो दुईवटा मुक्तकहरू मात्रै बाँकी छन् दिन रातको गुजारा कटाइदिए पुग्छ विधानमा हाम्रो नाम अटाइदिए पुग्छ दिन रातको गुजारा कटाइदिए पुग्छ विधानमा हाम्रो नाम अटाइदिए पुग्छ बसी खाना घुम्ने मेच चाहिँदैन भो सरकार अलिकति बजार भाउ घटाइदिए पुग्छ अलिकति बजार भाउ घटाइदिए पुग्छ एचपी खड्का बझाङका मित्रको यो मुक्तक अब अन्तिम मुक्तक मसँग बाँकी छ तपाईँ धेरैले कसको भनेर प्रतीक्षा गरिरहनु भएको होला विरोध समीर खतिवडा उदयपुरका मित्रको यो मुक्तक हो न मुना सही छन् न त मदन आज भोलि र हुँदैछ प्यारको पनि पतन आज भोलि न मुना सही छन् न त मदन आज भोलि र हुँदैछ प्यारको पनि पतन आज भोलि प्यारको बदला ज्यान माग्छन् रोमियो कसरी हुन्छ जुलिएटको जतन आज भोलि कसरी हुन्छ जुलिएटको जतन आज भोलि यी सँगै साताको छ उत्कृष्ट मुक्त केही सकिएको छ आज हामीले फेसबुकमा तपाईँले सर्च गर्नुभयो भने बहकिने मन बिए याच ए इएमएन बहकिने मन जुन फेसबुक पेज साठी हजारभन्दा धेरै साथीहरूले लाइक गर्नुभएको छ यो पेजमा हामीले हरेक हप्ताको साताको छ उत्कृष्ट मुक्तको लागि एउटा स्ट्याटस राख्छौँ यहाँ कमेन्ट बक्समा मुक्तक राखिदिनु होला भनेर त्यहाँ प्राप्त भएका मुक्तकहरूमध्येबाट छवटा लिएर आउँछौँ र तपाईँ धेरैले फेसबुकमा मलाई खोज्नुहुन्छ तर भेटाउँदिनँ पनि केहीले भन्नुभएको छ त्यही कारण म भन्दैछु कि फेसबुकमा तपाईँले महावीर डट विश्वकर्मा सर्च गर्नुभयो भने एउटा पेज आउँछ एबिआइआर डट बिआइएसएच डब्लुएकेएआरएमए जुन फेसबुक पेज उन्नाइस हजारभन्दा धेरै साथीहरूले लाइक गर्नुभएको छ त्यो फेसबुक पेज लाइक गर्नुहोला र त्यसमा पनि हामी प्रेम जीवन र मुक्तको विषयमा अझ धेरै धेरै कुराकानीहरू गरौँला अझ धेरै धेरै सल्लाह सुझावहरू पनि गरौँला कार्यक्रमबाट छुट्टिनुपर्ने बेलामा आइसकेका छौँ यतिन्जेल कार्यक्रम सुनेर बसिदिनु हुने तपाईँ सबै सबैलाई धन्यवाद र धन्यवाद रेडियोमा बस्नुहुने प्राविधिक साथीहरूलाई अनि यो बन्द कोठाभित्रको मेरो आवाज देशमा पनि विदेशमा पनि पठाइदिनु हुने उषा केसीजीलाई आजको कार्यक्रममा हामीले आखिर के कारणले छुट्टिन्छन् त प्रेम सम्बन्ध भन्ने विषयमा चर्चा गऱ्यौँ यो विषयमा म आफ्नो पनि जवाफ मुक्तकमा राख्छु र बिदा पनि हुन्छु अर्को श्रृङ्खलासम्मको लागि महावीर विश्वकर्मा पनि ओझेल पर्छु र जाँदा जाँदै यो मुक्तक पनि राख्छु म यात्राबाट मान्छे छुट्टिएर जान्छ आफ्नोपनको धागो जब चुडिएर जान्छ यात्राबाट मान्छे छुट्टिएर जान्छ आफ्नोपनको धागो जब चुडिएर जान्छ सधैँ उस्तै माया कहाँ रहन्छ र हिजोको आदर्श प्रेम पनि टुङ्गिएर जान्छ हिजोको आदर्श प्रेम पनि टुङ्गिएर जान्छ हवस् जान्छ अर्को हप्ता आउँछु नमस्कार यो माया पनि हाँसो पनि नाटक यो आँसु पनि नाटक धोका दिने मान्छेको त आत्मै पनि नाटक यो माया पनि भन्नु केलाई माला भन्नु अब केलाई पासो भन्नु भन्नु यो पनि नाटक यो धागो पनि नाटक यो बाटो पनि नाटक यो गल्ली पनि नाटक त आत्मै पनि नाटक यो माया बन्धन भन्नु अब केलाई साइनो भन्नु जन्म जन्म सम्म चल्ने केलाई भन्नु यो थाली पनि नाटक यो पूजा पनि नाटक यो बाचा पनि नाटक यो देउता पनि नाटक धोका दिने मान्छेको त आत्मै पनि नाटक यो माया पनि आँसु पनि नाटक धोका दिने मान्छेको त आत्मै पनि नाटक यो माया पनि नाटक